किबिरमा बस्ने बैठकमा ती समूहहरूले निकालेको निष्कर्ष पेश गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो हिजोको बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी हेडक्वार्टरमा अध्यक्ष मात्र रहने र बाँकी सबै केन्द्रीय सदस्यले प्रस्ताव पेश गर्नु भएको थियो उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टले राजीनामा दिएपछिको अवस्था व्यवस्थापन गर्न यस्तो प्रस्ताव आएको माओवादी स्रोतले जनाएको छ यसअघि दुई हजार छैसठी सालमा एकीकृत माओवादी बहुपदीय प्रणालीमा गएको थियो लगतै पार्टीमा गुट उपगुट र पदका लागि हान्था बढेको थियो प्रचण्डको प्रस्तावमा उपाध्यक्ष पदबाट राजीनामा दिएका डाक्टर बाबुराम भट्टराईले समर्थन गरे पनि उपाध्यक्ष नारायण काजी श्रेष्ठले भने असन्तुष्ट रहेको स्रोतले जनाएको छ यसैबीच विस्तारित बैठक फिरुनअघि अध्यक्ष प्रचण्डले पार्टीका सल्लाहकारहरूसँग परामर्श गरिरहनु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ एमालेको केन्द्रीय कमिटिको बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ बैठक हिजोदेखि राजधानीमा शुरू भएको हो जारी बैठकमा अध्यक्ष खनालको राजनैतिक प्रतिवेदनका विभिन्न पक्षहरूमाथि छलफल केन्द्रित भइरहेको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले जानकारी दिनुभयो खनालको प्रतिवेदनमा चुनावमा केन्द्रित हुन कार्यदल गठन गर्ने केन्द्रीय समितिमा केही सदस्य थप्ने लगायतका प्रस्ताव गरिएका छन् केन्द्रीय कमिटिको हिजो बसेको बैठकले छलफलको एजेन्डा तयार पारेको थियो बैठकले राजनैतिक प्रस्ताव संविधान सभा चुनावका लागि पार्टी परिचालन अभियान केन्द्रीय कमिटिमा मनोनयन राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको तयारी लगायत एजेन्डा तय गरेको छ कंग्रेस महामन्त्री प्रकाशमान सिंहले राजनैतिक दलले वातावरण तयार नगरे मङ्सिर चारमा निर्वाचन हुन नसक्ने दावी गर्नुभएको छ उहाँले सरकारलाई चुनाव गराउने जिम्मा दिएको भए पनि चुनावको वातावरण बनाउने जिम्मा राजनैतिक दलको भएको बताउनुभयो बत्तीसौँ बेपी स्मृति दिवसको अवसरमा आज मध्यपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले प्रमुख दलहरूले चुनावी वातावरण तयार पार्नको लागि अग्रसरता नदेखाएकाले चुनाव हुनेमा जनतालाई शंका भएको विचार राख्नु गर्नुभयो ए माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई इङ्कित गर्दै सिंहले भन्नुभयो केही दलका नेताहरू जनजाति र साना दललाई आन्दोलन गर्न उक्साएर चुनाव भाँडी षड्यन्त्रमा लागेका छन् दाहालले साना दल र जनजातिलाई सामुदायिक सिट संख्या बढाउनको लागि आन्दोलन गर्न उक्साएको आरोप सिंहको थियो उहाँले क्षेत्र निर्धारण सम्बन्धमा सहमति बन्न नसके दुई सय चालिस सूत्रलाई आधार मानेर निर्वाचन गराउनुपर्ने धारणा राख्नुभयो चुनाव मक्सुर चार गते हुनुपर्छ सिंहले भन्नुभयो यो या त्यो बहानामा सार्न पाइँदैन पाइँदैन दाङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ पश्चिम दाङको पुरन्धारा गाविस तीन निवासी साठी वर्षीय वसन्त खड्काको आज बिहान बाघमारे चारमा बाघमारे चारमा पर्ने बौला खोलाले बगाएर मृत्यु भएको हो शान्तिनगर गाविसबाट पुरन्धरा हापुरे जाँदै गर्दा खोला तर्ने क्रममा खड्काको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ खड्काको सब बगेको स्थानदेखि पाँच मिटर तल फेला पारेको थियो स्वदेशी बजारमा बिक्रीको लागि राखेको करिब आधाभन्दा बढी खेलौनाहरू बालबालिकाको स्वास्थ्यको लागि अत्यन्तै खतरनाक देखिएको छ यस्ता खेलौनाहरूमा lead mercury cadmium chromium bromine लगायतका गरौँ धातु भेटिएको छ खेलौनाको बाहिरी प्याकेटमा मस्तिष्कलाई रचनात्मक बनाउन सघाउने भनेका खेलौनामा नै मस्तिष्क विकासलाई अवरुद्ध गर्ने हानिकारक गरौँ धातु पाइएको छ खेलौनाहरूमा अमेरिकी र युरोपेली मापदण्डको दाजुमा बयानब्बे गुणा बढीसम्म लिड सिसा समेत पाइएको छ यस्ता धातुको सम्पर्कले बालबालिकाको शारीरिक मानसिक बौद्धिक विकासमा नकारात्मक असर पुर्याउँछ जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिपेडले हालै काठमाडौँ उपत्यका असन महाबौद्ध पुल्चो कोटेश्वर लगनखेल ग्वारको जाउलाखेल पाटन महापाल नयाँ बानेश्वर र काभ्रेको बनेपा क्षेत्रबाट एक सय खेलौना सङ्कलित गरेर यसमा रहेको विषक परीक्षण गरिएको थियो ग्यास उद्योगी र व्यवसायी बीचको आपसी विवादको कारण उपभोक्ता मारमा परेका छन् कमिसन बढाउनु पर्ने माग राखेर व्यवसाय आन्दोलनमा उत्रिएपछि अहिले बजारमा ग्यासको कृत्रिम अभाव सृजना भएको छ जसले गर्दा उपभोक्ताहरूले ग्यास सहजै पाउन सकेका छैनन् तर संघर्ष समितिको संयोजक ज्ञानेश्वर र्यालले एक हप्तासम्म उद्योगबाट ग्यास आयात नगरे पनि उपभोक्तालाई पुर्याउन सकिने गरी स्टक रहेको बताउनु भएको छ हिजो भएको वार्तामा सहमति नजुटेपछि अब उद्योगी र व्यवसायबीच सोमबार मात्रै छलफल हुने ग्यास विक्रेता महासंघका महास सचिव महेश्वर श्रेष्ठले जानकारी दिनुभयो वर्षा रोकेपछि कैलालीको धनगढी र आसपासको क्षेत्रमा बाढीको सतह केही घटेको छ कैलालीमा अहिले पनि हल्का वर्षा भइरहेको छ तर ठूलो पानी नपरेकाले नगर क्षेत्र तथा आसपासका खोला नालामा बाढीको सतह घटेको हो तर हौसो क्षेत्रमा भने अझै पनि डुबान रहेकाले धेरैजसो विस्थापितहरू अझै घर फर्किन सकेका छैनन् धनगढी नगरपालिका र आसपासको क्षेत्रमा डुबानको कारण दुई भन्दा बढी परिवार विस्थापित भएका थिए विस्थापितलाई स्थानीय प्रशासन तथा विभिन्न संस्थाले आज पनि चिउरा चाउचौ लगायत खानेकुरा वितरण गरेका छन् धनगढीमा शुक्रबार बेलुकासम्म तिन सय बयासी दशमलव चार मिलिलिटर पानी परेको थियो यस्तै पहिरोको कारण प्युठान भालुवाङ सडक अन्तर्गत चेरनेटामा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ यस्तै उत्तरी लम्चुङको घनपोखरा गाविस आठ प्रोबी नजिकै अम्रेभिर खस्दा खोदी खोला थुनिदा ताल बनेको ठाउँमा आधा जसो पानी घटेको छ सेना प्रहरी स्थानीय बासिन्दाले पहिरो खसेको ठाउँबाट अलिअलि पानी बग्ने ठाउँ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 केरीले दुई देशबीचको वार्ताको समय र मेतीबारे आगामी हप्ता वासिङटनमा छलफल गरी निर्णय गरिने समेत जानकारी गराएका छन् इजरायल र प्यालेस्टाइन बीच तीन वर्ष पहिले शान्ति वार्ता भएको थियो तर पश्चिम तट र पूर्वी जेरुसेलमका विषयमा विवाद उत्पन्न भएपछि वार्ता भङ्ग भएको थियो जोर्डनमा आयोजित कार्यक्रममा केरीले दुई देशबीचको शान्ति वार्ता महत्वपूर्ण भएकाले यो निर्णयलाई सबैले स्वागत गर्नुपर्ने बताएका हुन् उनले यस विषयमा चाहिँ गम्भीर छलफलमा चल्नुपर्ने समेत औल्याएका छन् प्यालेस्टाइनी राष्ट्रपतिले शान्ति वार्ताको लागि इजरायलले सीमा क्षेत्रको बस्ती विस्तार रोक्नुपर्ने अडान राखेका छन् भने इजरायलले बिना शर्त वार्तामा सहभागी हुन भनेको छ यसै वर्षको सुरुमा यी दुई देशबीच तनाव बढेको थियो तर अन्तर्राष्ट्रिय समुदायले भने सीमा क्षेत्रमा दुवै देशले राखेको मिसाइलहरू हटाएर शान्ति वार्तामा बस्न दुवै देशलाई आग्रह गरे गरेको छ पाकिस्तानमा अल्पसंख्यक हिन्दू महिलाहरूमाथिको बलात्कारले विकराल रूप लिइरहेको एक रिपोर्ट सार्वजनिक भएको छ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतामा अमेरिकी आयोग ले गरेको एक अध्ययनले पछिल्लो अठार महिनामा पाकिस्तानमा सात हिन्दू किशोरी बलात्कारको शिकार भएको प्रतिवेदन सार्वजनिक गरेको हो ती बलात्कारका घटनाहरू अन्य धर्मका व्यक्तिहरूले गराएको उक्त प्रतिवेदनमा उल्लेख छ प्रतिवेदनका अनुसार पछिल्लो अठार महिनामा पाकिस्तानमा साम्प्रदायिक हिंसाका दुई सय घटना भएका थिए जसमा पाँच सय जनाको मृत्यु भएको छ भने करिब अठार सय घाइते भएका छन् जसमा धेरैजसो सिया मुस्लिम समुदायका व्यक्तिहरूको मृत्यु भएको छ शून्य उग्रवादीहरूको आक्रमणमा छ सय पैंतिस सिया मुस्लिमहरूको मृत्यु भएको र बाँकी हिन्दू तथा सिखहरूको पनि मृत्यु भएको अमेरिकी स्वतन्त्र अध्ययन समूहको प्रतिवेदनमा उल्लेख छ अनुसार दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पाँच एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आज पहिलो खेल हुँदैछ श्रीलङ्काको प्रेमादास स्टेडियम कोलम्बोमा दिउँसो पौने तीन बजे शुरू हुनेछ खेल श्रीलङ्का दिनेश चण्डीमल तथा दक्षिण अफ्रिका एभी डेभिलियर्सको कप्तानीमा मैदानमा उत्रनेछ उता पाकिस्तान र वेस्ट इन्डिज बीचको तेस्रो एक दिवसीय क्रिकेट बराबरी भएको छ सेन्ट्रल लुसिया मैदानमा भएको खेलमा दुवै टोलीले सम्मान दुई रन बनाएपछि खेल बराबरी भएको हो पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरै ओभर खेलेर छ विकेट गुमाउँदै दुई सय उनातिस रन बनाएको थियो मिसोवा उल्लकले उल्लहको टिमका लागि सर्वाधिक पचहत्तर तथा उमर अकमालले नट आउट चालिस रन बनाए दुई सय तिस रनको लक्ष्य पछ्याइएको वेस्ट इन्डिजले पुरै ओभर खेलेर नौ विकेटको क्षतिमा दुई सय उनातिस रन बनायो अन्तिम बलमा जेसन होल्डरले दुई रन लिएपछि खेल बराबरीमा टुङ्गिएको हो टिमका लागि लेन्डल सिमोन्सले पचहत्तर र मार्लोन म्यारियोन्सले छयालिस रनको योगदान गरे पाकिस्तानका जुनैद खान र सहीद अजमलले समान तीन तीन विकेटले पाकिस्तान र वेस्ट इन्डिज बीच आजकलको श्रृङ्खला एक एकको बराबरीमा छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए नेकपा माओवादीको विस्तारित बैठक आज पनि बस्ने माले केन्द्रीय कमिटी बैठकमा आजदेखि अध्यक्ष खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल जारी राजनैतिक दलले वातावरण तयार नगरे मुङ्सेरसारमा निर्वाचन हुन नसक्ने कंग्रेस महामन्त्री सिंहको दावी पाकिस्तानमा हिन्दू महिला बलात्कारको शिकार इजरायल र प्यालेस्टाइन बीच दोस्रो शान्ति वार्ता गर्न सहमति र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो एक दिवसीय आज हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा एटिच्युड मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा